राष्ट्रिय सहमति बिना निर्वाचन सम्भव नहुने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई कृषकलाई छुट्याइएको अनुदानको चरम दुरूपयोग भएको कृषि समिति सभापति थापाको दावी साउन भित्र कक्षा एघारको भर्ला लिइसक्नुपर्ने यस वर्ष पनि छात्रवृत्तिको व्यवस्था बेचिन लागेका छ युवतीहरूको महेन्द्रनगरबाट उद्धार ब्राजिलको रुयदी जुनेरियो राज्यमा आर्थिक आपतकाल घोषणा यसको कब्जामा रहेको फलोजा शहर इराकी सेनाको नियन्त्रणमा र कोलम्बिया कोपा अमेरिका फुटबलको सेमी फाइनलमा फाइनल प्रवेशका लागि चिली र मेक्सिको बीचको विजेतासँग खेल्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनबीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति बिना निर्वाचन सम्भव नहुने बताउनु भएको छ आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई सहज मार्गमा पुर्याउन निर्वाचन अपरिहार्य भए पनि राष्ट्रिय सहमति बिना सम्भव नहुने बताउनु भएको हो निर्वाचन गराउन सरकारले सबै पक्षलाई साथमा लिएर जानुपर्ने भन्दै उहाँले सामान्य छलफलबाट मात्र नहुने स्पष्ट पार्नु भएको छ सत्ता पक्ष प्रतिपक्ष र मधेसी मोर्चा समेतको सहयोगबाट मात्र चुनाव गर्न सकिने उहाँको भनाई थियो अध्यक्ष दाहालले एक महिनाभित्र राष्ट्रिय सहमति बन्ने सम्भावना रहेको पनि बताउनु भएको छ उहाँले राष्ट्रिय सहमतिको सरकार र निर्वाचनको विषय एकैसाथ टुङ्गिन सक्ने बताउनु भयो अर्को एक प्रसंगमा अध्यक्ष दाहालले संविधान पुनर्लेखनको सम्भावना नरहेको समेत बताएका छन् संविधानमा आवश्यक संशोधन गर्न सकिने भए पनि पुनर्लेखनमा जाने बित्तिकै संविधान खारेजीमा जाने उहाँको भनाइरहेको थियो व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले सरकारले कृषकहरूलाई छुट्याएको अनुदान रकमको चरम दुरूपयोग भइरहेको बताउनु भएको छ गणेश साकेले लेखिएका कृषिसँग सम्बन्धित लेखकहरूको संग्रहको लेखहरूको संग्रहको आज काठमाडौँमा विमोचनका क्रममा सभापति थापाले अनुदान रकमको चरम दुरूपयोग भएको र त्यसको परिणाममा वास्तविक किसानले अनुदानबाट लाभ पाउन नसकेको बताउनुभयो अनुदान रकमको दुरूपयोग हुनुमा कृषि विकास मन्त्रालय र मातहतका निकायका अतिरिक्त मुलुकको समग्र प्रणाली दोषी रहेको उनको भनाइ छ उनले वास्तविक किसानले अनुदान रकम पाउनका लागि उत्पादनलाई बजारसँग जोड्न अनिवार्य रहेको बताएका छन् कृषि तथा जलस्रोत समितिका सभापति थापाले वास्तविक किसानहरूले सहुलियतपूर्ण ऋण पनि पाउन नसकेको बताउनु भएको छ साथै अहिलेको सहुलियतपूर्ण ऋण र अनुदान वितरण प्रणालीमा सुधार नल्याई कृषि उत्पादन नबढ्ने र मुलुक परनिर्भर रहने उहाँले बताउनु भएको छ उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन पन्ध्र गते भित्र एघार कक्षाको भर्ना लिन लिइसक्न सबै उच्च माध्यमिक विद्यालय र क्याम्पसलाई निर्देशन दिएको छ परिषदको बसेको बैठकले साउन सोह्र गतेदेखि कक्षा सञ्चालन गर्नुपर्ने भन्दै पन्ध्र गते भित्र भर्ना लिइसक्ने निर्देशन दिएको हो भर्ना ग्रेडिङको आधारमा लिन परिषदले आग्रह गरेको छ निर्देशनमा प्रवेश परीक्षाको बारेमा भने केही उल्लेख गरिएको छैन यसबारे निर्णय हुन बाँकी रहेको परिषदले जनाएको छ यस्तै साउन दुई गतेदेखि बाह्र कक्षाको पढ़ाई सञ्चालन गर्न पनि परिषदले निर्देशन दिएको छ गरीब र जेहेन्दार विद्यार्थीलाई एघार कक्षामा पढ्नको लागि यस वर्ष पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ छात्रवृत्तिको लागि विद्यार्थीले एघारवटा क्षेत्रीय कार्यालयमा निवेदन दिन सक्ने परीक्षा नियन्त्रक सन्तोष कुमार अरियालले बताउनु भएको छ भारतको दिल्ली हुँदै दुवै जान लागेका छजना युवतीको महेन्द्रनगरबाट उद्धार गरिएको छ साना हातहरू नेपाल नामक संस्थाले महेन्द्रनगरको बस पार्कबाट दिल्ली हुँदै दुवै जान लागेका युवतीहरूको हिजो उद्धार गरेको हो उद्धार गरिएका सबै छजना झापाको चन्द्रगढी हल्दीबारीका रहेको साना हातहरूले जनाएको छ सोधपूछको क्रममा उनीहरू पासपोर्ट बिना नै दुवै जान लागेको भन्दै भारतको दिल्ली जान लागेको खुलेको हो पासपोर्ट नभई दुबई जान लागेको भनेपछि उद्धार गरिएको साना हातहरू नेपालका हेरचाह संयोजक रञ्जना सुनामले बताउनु भएको छ काठमाडौँको बाटो बन्द भएकाले आफूहरू पश्चिमी सिमानाका गड्ड चौकी हुँदै दिल्लीबाट दुबई जान लागेको समूहकी एक युवतीले बताएकी थिइन् पासपोर्ट दिल्ली बनेको र भिसा दुबईबाट आइसकेकाले दिल्ली हुँदै दुबई जान लागेको बताएपछि उनीहरूको उद्धार गरिएको हो काठमाडौँबाट वीरबहादुर लिम्बु नामका एजेन्टले दिल्लीसम्मको टिकट काटेको र भारतीय सीमावर्ती बजार बनवासमा अर्को एकजना व्यक्ति लिन आएको समूहकी अर्की युवतीले बताएकी छिन् गएको तीन महिनामा गड्डाचौकी नाकाबाट भारत हुँदै तेस्रो मुलुक जान लागेका एक सय सत्र जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ बुद्ध पावर प्राली पोखराको प्रयासमा साढे एक किलोमिटर वाट क्षमताको विद्युत उत्पादन भएको हो हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दावी गरेको छ मदानी प्रकृतिकै पंखा राखेर विद्युत उत्पादन शुरू गरिएको कम्पनीका निर्देशक पुष्कर तिमिलसनाले बताउनुभयो मुस्ताङमा दिउँसो बढ़ी हावा चल्ने भएकाले अन्य समयका लागि ब्याकअपको रूपमा सौर्य प्रणाली पनि जडान गरिएको छ अहिले हामीले परीक्षणका रूपमा उत्पादन गरिरहेका छौं ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना छ कम्पनीका निर्देशक तिमिल सेनाले भन्नुभयो एक महिनापछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछौ एक अध्ययन अनुसार जिल्लाको मुक्तिनाथ कागबेनी जोमसोम मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत उत्पादन गर्न सकिने देखिएको छ कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको कम्पनीले जनाएको छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि गत जेठ तेइस गते कालो दलेको आरोपमा प्रहरी हिरासतमा रहेका महिलाहरू धरोटीमा रिहा भएका छन् जेठ चौबिस गतेदेखि प्रहरीको हिरासतमा रहेका महिलाहरू हिजो जनही दस हजार धरोटीमा रिहा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दत्तराम बडुले जानकारी दिनुभयो हिरासतमा रहेका राधा भूल गंगा भूल र पार्वती भूललाई धरोटीमा रिहा गरिएको प्रहरले बताएको छ आगामी श्रावण चार गते तारीख बुझाउने गरी उनीहरूलाई धरोटीमा रिहा गरिएको सूचना अधिकारी बडुले जानकारी दिनु Ohio. उनीहरूमाथि अनुसन्धान प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनु भएको छ यसैगरी सो घटनामा संलग्न भनिएका रमेश कोलीलाई पन्ध्र दिनभित्र प्रशासनमा उपस्थित हुनका लागि म्याद जारी गरिएको पनि उहाँले जानकारी दिनुभएको छ यसैबीच जेठ तेइस गते जिल्ला स्वास्थ्य कार्यालयमा भएको घटनाको बारेमा अध्ययन गर्नका लागि राष्ट्रिय दलित आयोगको टोली बैतडी पुगेको छ टोलीले घटनाको विस्तृत अध्ययन गर्ने बताइएको छ दलित महिलाहरूमाथि जातीय विभेद भएको भन्ने बारेमा टोलीले अध्ययन गर्ने जना आएको छ अब देश बाहिरका खबर ब्राजिलको रियोदी जुनेरियो राज्यमा आर्थिक आपतकाल घोषणा गरिएको छ गम्भीर आर्थिक संकट देखिएकाले आर्थिक आपतकालीन अवस्था घोषणा गरिएको रियोदी जुनेरियोका अन्तरिम गभर्नर फ्रान्सिस्को डोर्नेसीले बताउनु भएको छ ब्राजिलका अन्तरिम प्रधानमन्त्री मिचेल टेमेरे ले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ तेल उद्योगबाट आउने करमा कमी आएकाले आर्थिक संकट गहिरिएको राज्य सरकारले जनाएको छ रियो जेनेरियो मात्रै नभएर समग्र ब्राजिल अहिले आर्थिक संकटमा गुज्रिरहेको छ ओलम्पिक्स खेल शुरू हुन पचास दिन मात्रै बाँकी हुँदा खेलमा मुख्य आर्थिक भार उठाउने राज्यमा आर्थिक आपतकालीन अवस्था घोषणा गरिएको हो रियो दि जेनेरियोमा आउँदो अगस्त पाँचदेखि ओलम्पिक्स खेल शुरू हुनेछ इराकी प्रधानमन्त्री हैदर अल अबादीले इराकी सेनाले फलुजा सहर नियन्त्रणमा लिएको बताएका छन् प्रधानमन्त्री अबादीले फलुजाका केही स्थानमा इस्लामिक स्टेटका लडाकु रहे पनि केही घण्टाभित्रै उनीहरूलाई समेत हटाएर पूर्ण रूपमा नियन्त्रणमा लिने बताएका छन् त्यहाँको सरकारी टेलिभिजनसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आइएसले कब्जामा लिएको शहरलाई सेनाले पुनः नियन्त्रणमा लिएको बताएका हुन् उनले सेनाको लक्ष्य अब इराकमा उत्तरी शहर मोसुललाई नियन्त्रणमा लिने भएको बताएका छन् मोसुललाई आइएसको गढ मानिँदै आएको छ आइएसले सन् दुई हजार चौधको जनवरीमा फलुजा शहरलाई कब्जामा लिएको थियो औद्योगिक क्षेत्र रहेको उक्त सहर आइएसको कब्जामा गएपछि केही उद्योग महिनौदेखि बन्द रहँदा इराक सरकारलाई करोडौंको घाटा भएको थियो अब एउटा खेल खबर पेरूलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पेरूलाई पेनाल्टी सुटआउटमा चार दुईले हराउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो निर्धारित नब्बे मिनटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो पेनाल्टीका पेनाल्टीमा पेरूका दुई खेलाड़ीले गोल गर्न नसकेपछि कोलम्बियाले चार दुईले जित हासिल गरेको हो फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिको बेसको विजेतासँग खेल्नेछ यसअघि नै सेमी फाइनलमा पुगेको अमेरिकाले अर्जेन्टिना र भेनेजुएला बीचको विजेतासँग खेल्ने जनाइएको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक राष्ट्रिय सहमति बिना निर्वाचन सम्भव नहुने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई कृषकलाई छुट्याइएको अनुदानको चरम दुरूपयोग भएको कृषि समिति सभापति थापाको दावी साउन भित्र कक्षा एघारको भर्ना लिइसक्नुपर्ने यस वर्ष पनि छात्रवृत्तिको व्यवस्था बेचिन लागेका छ युवतीहरूको महेन्द्रनगरबाट उद्धार ब्राजिलको रियो जेनेरियो राज्यमा आर्थिक आपतकाल घोषणा आइएसको कब्जामा रहेको फलुजा सहर इराकी सेनाको नियन्त्रणमा र कोलम्बिया कोपा अमेरिका फुटबलको सेमी फाइनलमा फाइनल प्रवेशका लागि चिली र मेक्सिको बेसको विजेतासँग खेल्ने अवस्था समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद समाचार बुलेटिनबाट म भने बिदा हुन्छु नमस्कार